सभा चुनाव सरकार गठन प्रक्रिया लगायतका विषयमा असन्तुष्ट जनाउँदै आन्दोलनमा रहेका दलहरूलाई वार्तामा आउन मुख्य दलहरू सम्मिलित उच्च स्तरीय राजनैतिक समितिको हिजोको बैठकले आह्वान गरेको थियो यसका लागि संयोजकलाई जिम्मेवारी दिएको छ बैठकले तीन दिनभित्र सहमतिका लागि पहल गर्ने निर्णय पनि गरेको थियो निर्णय अनुसार संयोजक झलनाथ खनालले आजै पहल थाल्नुहुने भएको छ 测 हिजोदेखि शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन राजधानीमा जारी छ महाधिवेशनमा आजको बन्द सत्र केही बेरपछि शुरू हुँदैछ आजको बन्द सत्रमा विधान सम्बन्धी कार्यपत्र जनजाति महिला दलित मधेसी सम्बन्धी कार्यपत्र प्रस्तुत हुने र त्यसपछि समूह विभाजन गरी कार्यपत्रमाथि छलफल गरिने प्रचार समितिका संयोजक सहसंयोजक किरण गिरीले जानकारी दिनुभयो समूहगत छलफलपछि आएको निचोडलाई समावेश गरी कार्यपत्रहरू आजै पारित गरिने कार्यक्रम भएको पनि उहाँले जानकारी दिनुभएको छ हिजो साँझ शुरू भएको बन्द सत्रमा नेता डाक्टर प्रकाश चन्द्र लोहनीले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलिदेखि निर्वाचन प्रक्रिया शुरू हुने कार्यक्रम छ विधानमा अध्यक्ष एक उपाध्यक्ष तीन महामन्त्री तीन सहायक महामन्त्री पाँच प्रवक्ता एक सहप्रवक्ता एक कोषाध्यक्ष एक गरी एक सय सात सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिएको छ महाधिवेशनमा देशभरका साढे बाइस सय प्रतिनिधिहरू सहभागी छन् नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन भोलि फर्किनेछ एकतापछि नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्ने सहमति बनेको छ निर्वाचन मिति घोषणा निर्वाचन क्षेत्र पुननिर्धारण आयोग नागरिकता वितरण शान्ति सुरक्षा लगायतका दश बुधे माग राखी आन्दोलनमा रहेको सद्भावना पार्टी र नेपाल सरकारबीच आज पनि वार्ता हुने भएको छ हिजोको वार्तामा आन्दोलन स्थगित गर्न सरकारले गरेको आग्रह स्वीकार गर्दै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले पहिले सहमति हुनुपर्ने अडान राखेको थियो आफ्ना मागहरू पूरा गराउन दबावका लागि भन्दै विभिन्न चौबिस जिल्लामा अनसनमा बसेका पार्टीका कार्यकर्ताहरूको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ ¡Gracias! निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भर्न छुटेको भए छिटो दर्ता गर्न आग्रह गरेको छ अहिले दर्ता भएको मतदाता नामावलीको आधारमा मात्र संविधानसभा चुनावमा उम्मेद्वार हुन र भोट हाल्न पाइने भएकाले छुटेकालाई नाम दर्ता गराउन आयोगले ध्यानकर्षण गराएको हो सबै जिल्लाका निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालय इलाका प्रशासन कार्यालय र एकीकृत घुम्ती शिविर सेवा कार्यक्रम सञ्चालन भएको ठाउँमा नामावली दर्ता गर्ने काम भइरहेको छ आफूलाई पाइक पर्ने ठाउँमा आफै उपस्थित भई नाम दर्ता गराउन दर्ता गरेको विवरणमा त्रुटि भएमा सच्याउन र पहिले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले फेरि दर्ता नगर्न समेत आयोगले अनुरोध गरेको छ अहिलेसम्म झन्डै एक करोड़ पन्ध्र लाख जनताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराइसकेको आयोगले जनाएको छ नागरिकता वितरण र नामावली संकलनको कामसँगै भएकाले मतदातामा उत्साह देखिएको आयुक्त दोलख बहादुर गुरूङले बताउनुभयो नामावली संकलनको काम अझै केही दिन कायम रहने उहाँको भनाइ छ संसारबाट लोप हुन लागेको घडियाल गोही नेपालमा पनि प्राकृतिक वातावरणमा घट्दो क्रममा रहेको भन्दै संरक्षण कर्मीहरूले चिन्ता व्यक्त गरेका छन् बर्दियाका कर्णाली र बबई तथा चितवनका नारायणी राप्ती नदीमा मात्र पाइने घडियाल गोहीको संख्या घट्दै गएको हो तर चितवनमा खोलिएको गोही प्रजनन केन्द्रमा भने यसको संख्या बढेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ सफा पानीमा बस्ने ताजा माछा मात्र खाने भएकोले पनि घडियाल गोहीलाई वासस्थान र हाराको समेत कमी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो नदी तटीय क्षेत्रमा घडियालले फूल पार्ने भएको कारण पनि मानिसले समेत फूल खाइदिने गरेका छन् नदीको पानी प्रदूषण भएको कारण पनि यसको वासस्थानमा समस्या आएको हो जेठसारमा असारमा प्रजन नहुँदा बच्चाहरू बाढीमा बग्ने समस्या पनि उत्तिकै रहेको छ घडियाल गइपाइने ठाउँको पानी पिउनको लागि योग्य मानिन्छ पटी दुई भोडियाहीकी पचास वर्षीय बचिया देवी पटेलको मोटरसाइकलबाट खसेर ज्यान गएको हो भतिज सुनिल कुमार पटेलले चलाएको ग चार प तिन शून्य आठ दुई नम्बरको मोटरसाइकलबाट खस्दा उहाँको घटनास्थलमा नै ज्यान गएको रौतहट जिल्ला प्रहरीकाले रौतहटले जनाएको छ मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको प्रहरीको भनाइ छ प्रहरीले चालक सुनिललाई पक्रेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा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 बस्ने घर पर्खाल र केही गाडीमा क्षति पुगेको छ घटनाको छानबिनका लागि स्थानीय प्रहरी अधिकारी राजनैतिक नेता स्थानीय धार्मिक नेता र पत्रकार समृद्ध टोली गठन गरिएको छ प्रहरीले छानबिन टोलीको प्रतिवेदन आएपछि मात्रै घटनाको उजुरी दर्ता गर्ने बताएको छ पाकिस्तानमा कुनै पनि विदेशी नागरिकलाई धर्मग्रन्थको अपमान गरेको आरोप लगाएको यो पहिलोपल्ट भएको बीबीसीले उल्लेख गरेको छ अब खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ पुरानो सभा चार बजेपछि हुने पहिलो खेलमा छैटौँ स्थानमा रहेको किङ्स इलेभेन पन्जाबले शीर्ष स्थानको मुम्बई इन्डियन्सको सामना गर्नेछ पन्ध्र खेल खेलेको मुम्बईको बाइस अङ्क छ भने सम्मान खेल खेलेको पन्जाबको बाह्र अङ्क छ मुम्बई अन्तिम चारमा प्रवेश गरिसकेको छ भने पन्जाबको होड सकिसकेको छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र पाँचौँ स्थानको रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा प्रतिस्पर्धा हुनेछ उपाधि होडको लागि आज बेङ्गलोरले चेन्नाईलाई पराजित गर्नुपर्नेछ भने उसले हैदराबादको खेल पनि कुर्नुपर्ने हुन्छ यदि हैदराबादले खेल हारेको खण्डमा उपाधि होडबाट बाहिरिनेछ पन्ध्र खेलबाट चेन्नईको बाइस अङ्क छ भने समान खेल खेलेको बेङ्गलोरको सोह्र अङ्क छ यसअघि गैराती सम्पन्न खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई तेइस रनले पराजित गरेको छ जसँगै हैदराबादले सेमिफाइनलमा प्रवेशको सम्भावना बलियो बनाएको छ अन्तिम खेलमा हैदराबादले जित हात पारे ऊ सेमिफाइनलमा प्रवेश गर्नेछ एक सय सैतिस रनको विजय लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा नौ विकेट गुमाएर मात्र एक रन मात्र बनाउन सक्यो राजस्थानका लागि केभिन कुपरले छब्बीस तथा राहुल द्रविडले पच्चिस रन जोड्न बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले विप्लव समन्तरीको पचपन्न रनको मद्दतले नौ विकेट गुमाएर एक सय छत्तिस रन बनाएको थियो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उच्च स्तरीय राजनैतिक समितिले सन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउनको लागि पहल थाल्ने सरकार र सद्भावना पार्टीबीच आज पनि वार्ता हुँदै मतदाता नामावलीमा नाम भर्न छुटेको भए छिटो दर्ता गर्न निर्वाचन आयोगको आग्रह अहिलेसम्म एक करोड पन्ध्र लाख जनाको नाम दर्ता कुरानको अपमान गरेको आरोपमा कश्मीरमा एक चिनिया नागरिकमाथि कुटपिट घटनाको छानबिन गर्न पत्रकार सम्मिलित टोली गठन र आइपिएल क्रिकेटमा आज पन्जाब र मुम्बई तथा चेन्नई र बेङ्गलोर भिड्ने हवस् त बिहान दस बजे अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला मनोरञ्जनका छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर रत्नगर अस्पताल प्राली टाढीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दात एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हात खुट्टा फुट्ने कुष्ठरोग आदि